啊啊！ माले गए हो च्याङबाले सेलो गाएको हो आँगाले बखुलाएकै हो च्याङबाले सेलो गाएको हो तिमीले माया गर्छौ कि भन्ने मैले चाहिँ मेलो पाए गए तिमीले माया गर्छौ कि भन्ने मैले चाहिँ मेलो पाएकै हो झिल्के औला औलारे छिटो हिँड हो मायाको खोजीमा सिउरी गुरुङ सेनी नाच्न लाग्यो रोदीमा मै पनि झिल्के औला औलारे छिटो हिँड हो मायाको खोजीमा रोदीमा मादल बजेकै हो स्याङ्बाले सेलो गाएकै हो रोदीमा मादल बजेकै हो च्याङ्बाले सेलो गाएकै हो तिमीले माया गर्छौ कि भन्ने मैले चाहिँ मेलो पाएकै तिमीले माया गर्छौ कि भन्ने मैले चाहिँ मेलो पाएकै हो माथि भेगको तामाङ्ने नाना हिमालको सेर्बेने देख्दैमा माया बसी पो हाल्यो घर अब फर्किने पहाडी भेगको तामाङ्ने नाना हिमालको सेर्बेने देख्दैमा माया बसी पो हाल्यो घर अब फर्किने ढुङ्गाले बखुलाए गए हो च्याङबाले सेलो गाए गए हो आँगाले बखुलाए गए हो च्याङबाले सेलो गाए गए हो तिमीले माया गर्छौ कि भन्ने मैले चाहिँ मेलो पाए गए तिमीले माया गर्छौ कि भन्ने मैले चाहिँ मेलो पाए गए तिमीले माया गर्छौ कि भन्ने मैले चाहिँ मेरो हो